कमिटिको बैठक दोस्रो पटक बस्न लागेको हो यसअघि साउन दुई गते पहिलो बैठक बसेको थियो पार्टीभित्रको आन्तरिक विवाद मिलाउन एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक आज बस्दैछ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिमपाटमा दिउँसो दुई बजे बैठक बस्न लागेको माओवादीले जनाएको छ बैठकमा संविधान सभापछिको पार्टीको अवस्था र अबको कार्यदिशा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुनेछ बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई बीच देखि विवाद समाधान गर्ने प्रयासका लागि सहमति खोजिने भएको छ भट्टराई पक्षले जिल्लामा समानान्तर समिति गठन रोक्ने र संस्थापन पक्षले जिल्ला प्रशिक्षण रोक्ने सहमतिपछि अबको दिशा कसरी अघि बढाउने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ संयुक्त राष्ट्रसङ्घले युवा र मानसिक स्वास्थ्य नारा तय गरे पनि नेपालमा भने समृद्धिका लागि मानसिक रूपमा स्वस्थ युवा नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछ युवा सम्बद्ध सरकारी तथा गैर सरकारी सङ्घ संस्थाको सहभागितामा आज विभिन्न कार्यक्रम हुँदैछन् सन् दुई हजारदेखि बिसमा अगस्त बाह्र तारिकमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् दुई हजार चारदेखि मात्र दिवस मनाउन थालिएको हो मानसिक अस्वस्थता भएको मानिसले उपचार पाउने कठिन भएको र उपचार पाइहाले पनि समाजमा मर्यादित रूपमा बाँच्न नपाउने भएकाले यस सम्बन्धी सचेतना जगाउन यो वर्षको युवा दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रित गरिएको राष्ट्रसङ्घले जनाएको छ नेपालको कुल जनसङ्ख्याको सोह्रदेखि चालिस वर्ष उमेरसम्मका चालिस दशमलव तिन चार प्रतिशत युवा रहेका छन् पछिल्लो समय सामाजिक विभेद बेरोजगारी कुलत जस्ता कारणले युवामा मानसिक स्वास्थ्य समस्या बढी देखे पनि मानसिक स्वास्थ्यलाई सरकारले पर्याप्त बजेट छुट्याएको र महत्त्व नदिएको युवाको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाको आरोप छ उनीहरूले मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयन मानसिक रोग लाग्न नदिन आवश्यक पर्ने उपाय प्रभावकारी रूपमा सञ्चालन युवालाई मानसिक स्वास्थ्यप्रति संवेदनशील हुन सन्देशमूलक कार्यक्रम सञ्चालन कानुनमा भएका विभेदकारी व्यवस्थाको खारेज र सकारात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयन राष्ट्रिय युवा परिषद गठन लगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन सतर्क रहेको सरकार अहिले अर्को रोगको सम्भावित जोखिम कम गर्ने उपायमा लागेको छ विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने खतरा बढेपछि सरकारले पूर्व सावधानी अप्नाउने तयारी गर्दैछ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अफ्रिकी मुलुकबाट फर्केकाहरूलाई तीन हप्तासम्म निगरानीमा राख्ने तथा विमानस्थलमै स्वास्थ्यकर्मी खटाएर परीक्षण गर्ने तयारी गरेको छ पश्चिम अफ्रिकी मुलुकमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्रने सम्भावना उच्च रहे पनि नियन्त्रणका लागि अहिलेसम्म पहल भएको छैन स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तीर्थराज बुर्लाकोटीले अफ्रिकी मुलुकहरूबाट नेपालमा पनि इबोला भाइरसको संक्रमण फैलन सक्नेतर्फ मन्त्रालय सचेत रहेको भन्दै आवश्यक सुरक्षात्मक उपायबारे सरकारवाला निकायबीच भोलि छलफल हुने जानकारी दिनुभयो अफ्रिकी देश गिनेको मेलि लियान्डो गाउँबाट सुरु भएको यो भाइरस अहिले अफ्रिका सहित अरू देशहरूमा महामारीको रूपमा फैलिसकेको छ अफ्रिकाका विभिन्न देशमा नेपालीको पनि ओहोरदोहोर हुने भएकाले यहाँ पनि त्यो रोग फैलिन सक्ने खतरा रहेको विज्ञहरूले बताएका छन् मकवानपुर प्रहरीलाई सिसी क्यामेराले अनुसन्धानमा सघाउने गरेको छ हेटौँडा बजारको विभिन्न ठाउँमा जडान गरिएको अडतिसवटा सिसी क्यामेरा जडान भएपछि अपराधका घटना कमी हुन थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ सिसी क्यामेराकै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 जारी गरिएको हो विदेशका समाचार अफ्रिकी मुलुक लाइबेरियामा इबोला भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि अमेरिकामा उत्पादित औषधि परीक्षणको रूपमा प्रयोग गरिने भएको छ लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन सर्लिफको आग्रहमा अमेरिकामा उत्पादित जेट म्याप नामक औषधि लाइबेरिया पठाउन लागि हो लाइबेरियन राष्ट्रपतिको कार्यालयका अनुसार औषधि अमेरिकी सरकारका प्रतिनिधिले लाइबेरिया पुर्याउनेछन् तर अमेरिकी अधिकारीहरूले भने औषधि उत्पादक अमेरिकी कम्पनी म्यापो बायो फर्मा कलसँग लाइब्रेरियन अधिकारीको सम्पर्क गराउने भूमिका मात्र आफूहरूको रहने बताएका छन् जेड म्याफ नामक औषधि बाँदरमा मात्र परीक्षण गरिएको छ यो मानव स्वास्थ्यका लागि सुरक्षित रहे नरहेको प्रमाणित भएको छैन तर लाइब्रेरियामा इबोलाबाट सङ्क्रमित भएका दुईजना अमेरिकी सहायता कर्मीलाई यो औषधि औषधि दिएको र केही सुधारका लक्षण देखिएको दावी गरिएको छ लाइब्रेरियाका सूचना मन्त्री लेबिस ब्राउनले नयाँ औषधिका जोखिमबाट सरकार सजग रहेको तर धेरै मानिसको मृत्यु हुनबाट रोक्ने विकल्पका रूपमा यसको प्रयोग आवश्यक रहेको बताउनु भएको छ नयाँ औषधिको परीक्षणको सम्भावनाका बारेमा छलफल गर्न विज्ञहरूबीच स्विजरल्याण्डको जनेभामा छलफल समेत भएको छ प्रयोगत्मक औषधिको प्रयोग र भूमिकाका विषयमा विश्व स्वास्थ्य सङ्गठनले आज केही निर्णय गर्ने अपेक्षा गरिएको छ खेल समाचार सोह्र वर्ष मुनिको एसएससी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली टोली आज मलेसिया जाँदैछ सुमित महर्जनको कप्तानीमा रहेको चौध सदस्य नेपाली टोली प्रतियोगितामा सहभागी हुन सभा बाह्र बजे त्यसतर्फ जान लागेको हो एसियन क्रिकेट काउन्सिलले टेस्ट नखेले मध्य उमेर समूहका उत्कृष्ट छ देशबीच पहिलो पटक राउन्ड रोबिन आधारमा प्रिमियर लिग आयोजना गरेको हो प्रतियोगिता अन्तर्गत नेपाली पहिलो खेल साउन उनातिस गति बिहिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ उनातिस गतेदेखि भदौ चार गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित मलेसिया ओमान सिङ्गापुर र बहराइन सहभागी छन् नेपालले साउन्तिस गते सिङ्गापुर भदौ एक गते ओमान भदौ दुई गते बहराइन र भदौ चार गते मलेसियासँग खेल्नेछ टिमका प्रशिक्षक वसन्त साईले दुईपटकको उपविजेता नेपाल सामु च्याम्पियन बन्ने दबाव र चुनौती रहेको भन्दै जितका लागि तयारी अवस्थामा रहेको बताउनु भएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आजदेखि सुरु हुँदै पार्टीभित्रको विवाद मिलाउन ए माओवादी स्थायी समितिको बैठक पनि बस्दै अन्तर्राष्ट्रियवाद दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने खतरा बढेपछि सरकार पूर्व सावधानी अप्नाउने तयारीमा लाइबेरियामा इबोला संक्रमित बिरामीको उपचारका लागि अमेरिकामा उत्पादित औषधि प्रयोग गरिने नयाँ औषधिको परीक्षणका बारेमा जेनेभामा छलफल र सोह्र वर्ष मुनिको एसएससी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली टोली आज मलेसिया जाँदै अवस्थ बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जान